राज्य व्यवस्था समितिमा एमाले र मधेस केन्द्रित दलका सांसद बेजुहारी टिकापुर घटनाका आरोपीको मुद्दा फिर्ता नलिए चुनाव नहुने चेतावनी सुदूरपश्चिमका चार जिल्लामा पोषणको स्थितिमा सुधार ल्याउन परियोजना सञ्चालन सात हजार घरधुरीको खाद्य सुरक्षा तथा पोषण स्थितिमा सुधार ल्याउने लक्ष्य डडेलधुरामा एक महिनामा साठी रोपनी भन्दा बढी जमिनमा लगाइएको गाँजाका बोटहरू नष्ट गरियो प्रहरले अभियानको रूपमा गाँजाका बोटहरू नष्ट गर्दै र भारत जान लागेका एक्काइस किशोरहरूको बैतडीबाट उद्धार भारतमा उत्पादन भई कञ्चनपुरमा बिक्री वितरण भइरहेको चामलमा सिलबन्दी गरियो प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्ज र इन्टरनेटमा radio unity dot com dot एनपीबाट प्रसारण भइरहेको बिहान सात बजेको युनिटी खबरमा स्वागत छ म गणेश ठगुन्ना सबैभन्दा पहिले केही प्रमुख विषयवस्तु कैलाली टीकापुर घटनाका आरोपीको मुद्दा फिर्ता लिने विषयलाई लिएर संसदको राज्य व्यवस्था समितिमा नेकपा एमाले र मधेस केन्द्रित दलका सांसद बीच जुहारी चलेको छ तीन तहको निर्वाचन गराउन सरकारले गरेको तयारी बारे समितिले निर्वाचन आयोगका पदाधिकारी गृहमन्त्री र कानून मन्त्रीलाई बोलाएर जानकारी मागेको थियो त्यसक्रममा एमालेका सांसदहरूले विषयवस्तु भन्दा बाहिर गएर सरकारले कैलाली घटनाका आरोपीहरूको मुद्दा फिर्ता लिन लागेको भन्दै आलोचना गरेपछि मधेस समुदायका सांसदहरूले त्यसको प्रतिवाद गरेका हुन् हिमालय सांसद यज्ञ बहादुर सुनवारले सरकारले कैलाली घटनाका आरोपीलाई उन्मुक्ति दिन खोजेको भन्दै विरोध जनाए उनले भने एक वर्षको बालकले के गल्ती गर्यो र आन्दोलनका नाममा हत्या भयो प्रहरलाई जिउँदै जलाउनेहरूलाई राजनीतिक घटना बनेर उन्मुक्ति दिन खोजिँदैछ उनले प्रश्न गरे कस्तो राज्य व्यवस्थाको अभ्यास गर्न खोजियो अर्का एमाले सांसद रामेश्वर भुइयाले पनि कैलाली घटनाका दोषीलाई कुनै हालतमा राजनीतिक रंगमा उन्मुक्ति दिन नहुनेमा जोड़ दिएका छन् सत्ता जोगाउन सरकारले जथाभावी निर्णय लिन थालेको भन्दै फुयालले पनि आपत्ति जनाएका छन् लगत्तै फोरम लोकतान्त्रिकका सांसद रामजनम चौधरीले एमालेका सांसदहरूको भनाईप्रति आपत्ति जनाउँदै कैलाली घटनाको मुद्दा फिर्ता नलिएसम्म निर्वाचन हुन नसक्ने चेतावनी दिएका छन् उनले भने थारूका घर छानी छानी जलाइयो ती दोषीलाई कारवाही त परेको कुरा चर्चा समेत हुँदैन तर आफ्नो अधिकारका लागि संघर्षमा होमिने थारू समुदायलाई अपराधी घोषणा गर्न खोजिँदैछ एमाले के भन्न खोजेको हो कैलाली घटनाका सम्बन्धमा एमाले सांसदहरूले उठाएको विषयमा कांग्रेस र मधेसी समुदायका सांसदहरूले समेत आपत्ति जनाएका थिए सांसदहरू अमरेश कुमार सिंह र रामकृष्ण यादवले मधेसको असन्तुष्टिलाई राजनीतिक रूपमा सम्बोधन गरेर मात्र निर्वाचनको वातावरण बन्न सक्ने धारणा राखेका थिए उनीहरूले एमाले चाहेको राजनीतिक सोचले मुलुकलाई दुर्घटनामा लैजाने समेत चेतावनी दिएका थिए नागरिकको पोषण स्थिति कमजोर रहेका सुदूरपश्चिमाञ्चलका चार जिल्लामा पोषण खाद्य सुरक्षा परियोजना सञ्चालन गरिएको छ पोषण स्थिति कमजोर रहेका अछाम बझाङ बाजुरा र टोटीका नागरिकहरूको पोषण स्थितिमा सुधार ल्याउन ती जिल्लाहरूमा परियोजना शुरू गरिएको डडेलधुरा सदरमुकाममा आयोजित एक कार्यक्रममा जानकारी गराइएको हो नेपाल सरकारको विभिन्न आवधिक तथा बहुक्षेत्रीय पोषण सम्बन्धी योजनाहरूमा अङ्कित गरिएका लक्ष्यहरूमा सहयोग पुर्याई खाद्य सुरक्षा तथा पोषणको स्थितिमा सुधार ल्याउनको लागि परियोजना सञ्चालन गरिएको पोषण खाद्य सुरक्षा परियोजना सम्बन्धी तीन दिने जलवायु कृषक पाठशाला तालिममा प्र्याक्टिकल एक्सनका परियोजना व्यवस्थापक डाक्टर पुष्प पौडेलले जानकारी गराउनुभयो साथै कार्यक्रममा उहाँले परियोजना मार्फत कार्यक्रम लागू गरिएका जिल्लाहरू अछाम बाजुरा बझाङ र डोटीका सात हजार घरधुरीको खाद्य सुरक्षा तथा पोषणको स्थितिमा सुधार ल्याउने लक्ष्य राखिएको बताए यस्तै ती जिल्लाहरूको विद्यमान बाल मृत्युदर घटाउने तथा बालबालिकाको पोषणको अवस्थामा सुधार ल्याउने किसानको व्यवस्थित बजार तथा संकलन केन्द्रका रूपमा पहुँच बढाएर किसानलाई बजार सम्बन्धी सेवा सुविधा र जानकारी गराउने परियोजनाले लक्ष्य राखेको व्यवस्थापक पौडेलले बताए युरोपियन युनियनको आर्थिक सागमा प्र्याक्टिकल एक्सनले ती जिल्लाहरूमा पोषण खाद्य सुरक्षा परियोजना सञ्चालन गरेको हो डडेलधुरामा एक महिनामा साठी र पनि भन्दा बढी जमिनमा लगाइएको गाँजाका बोटहरू नष्ट गरिएको छ नयाँ प्रहरी प्रमुखको रूपमा आएका प्रहरी नआएको परीक्षक प्रेम बहादुर शाहीले चारेको गाँजाका बोटहरू नष्ट गर्ने अभियान अन्तर्गत प्रहरीले ठूलो क्षेत्रफलमा लगाइएको गाँजाका बोटहरू नष्ट गरेको हो डडेलधुवा प्रहरी प्रमुख डीएसपी शाहीका अनुसार गएको भदौ बाह्र गतेदेखि असोज बाह्र गते हिजोसम्म जिल्लाभित्रका प्रहरीका विभिन्न युनिटहरूले साढे साठी र पनि जमिनमा लगाएको गाँजाका बोटहरू नष्ट गरिएको छ जिल्ला प्रहरी कार्यालयको जानकारी अनुसार भालुमारी बगरकोट तडीबाट लामी काँडे लगायतका ठाउँहरूबाट एक महिनामै ठूलो क्षेत्रफलमा गाँजाका बोटहरू नष्ट गरिएको हो यस आर्थिक वर्षमा भदौ बाह्र गते पहिलोपटक गाँजाका बोटहरू नष्ट गरिएको थियो प्रहरले मंगलबार र हिजो मात्रै अठार रोपनी जमिनमा लगाएको गाँजाका बोटहरू नष्ट गरेको छ मंगलबार भागेश्वरमा दस रोपनी जमिनमा लगाइएको गाँजाका बोटहरू नष्ट गरेको प्रहरले हिजो पनि भागेश्वरमै आठ रोपनी जमिनमा लगाएको बोटहरू नष्ट गरेको हो जिल्ला प्रहरी कार्यालय डडेलधुराका प्रमुख डीएसपी प्रेमबहादुर साईले धेरै ठाउँमा गाँजाका बोटहरू लगाइएको पाइएकाले नष्ट गर्ने अभियान नै चलाइएको बताएका छन् कञ्चनपुर सदरमुकाम महेन्द्रनगरको बस पार्क क्षेत्र दुर्गन्धित बन्दै गएको छ टिकट काट्ने काउन्टर नजिकै फोहोर जम्मा भएकाले यात्रुले नाक थुनेर टिकट काट्नुपर्ने अवस्था आएको छ छाडा रूपमा छाडिएका गाई टिकट काउन्टरको अगाडिको भागमा रातिको समयमा गोबर गरेर जाने र बिहान हटाउने व्यवस्था नहुँदा यात्रुले नाक थुनेर बसको टिकट काट्नुपर्ने अवस्था आएको छ त्यस्तै महेन्द्रनगर बस पार्कमा रहेका पश्चिम र पूर्वका टिकट काउन्टर नजिकै सुर्ती पुकार गुटखा लगायतका खोलरको खात लागेको छ तर सरसफाइमा क्षेत्रमा भने कसैले ध्यान दिएको छैन महाकाली सेती यातायात व्यवसाय समितिका अध्यक्ष नवीन भट्टले आफूले गाडी पार्किङको शुल्क तरिकाले नगरपालिकाले सरसफाई गर्नुपर्ने बताउनुभयो तर भीमदत्त नगरपालिका कार्यालयले भने काउन्टरभित्रको सरसफाई काउन्टरवालाले नै गर्नुपर्ने र बाँकी क्षेत्रको सरसफाई नगरपालिकाले गर्न जनाएको छ नगरपालिकाबाट एकजना कुचीकारले सधैँ पहाड़को क्षेत्रमा गएर फोहोर उठाउने गरेको भीमदत्त नगरपालिकाका प्रशासकीय अधिकृत हरिसिंह धामीले जानकारी दिनुभएको छ उहाँका अनुसार बस पहाड़ क्षेत्रभित्रको सबै फोहोर नगरपालिकाले उठाए पनि काउन्टरको फोहोर काउन्टरवालाले नै सफाई गर्नुपर्छ यातायात व्यवसायी र भीमदत्त नगरपालिका बीच आन्तरिक रूपमा कुरा नमिल्दा बस पार्क क्षेत्र दिनादिन दुर्गन्धित बन्दै गएको छ महेन्द्रनगर बस पार्कमा उत्रने र चढ्ने यात्रुहरू फोहोरको दुर्गन्धका कारण हैरान भएका छन् नेपाल टेलिकमको टावरमा खराबी आउँदा सुदूरपश्चिमका सातवटा जिल्लामा अवरुद्ध बनेको फोन र इन्टरनेट सेवा सुचारू भएको छ हिजो मध्याहबाट अवरुद्ध बनेको नेपाल टेलिकमको फोन र इन्टरनेट सेवा हिजो सात घण्टापछि साँझ सात बजेदेखि सुचारू भएको हो नेपाल टेलिकम दूरसञ्चार कार्यालय धनगढ़ीका प्राविधिक बहादुर खड्काका अनुसार कैलालीको गोदावरीमा टेलिकमको टावरमा खराबी आउँदा कैलाली र कञ्चनपुर सुदूरपश्चिमका अन्य सबै सात जिल्लामा फोन र इन्टरनेट सेवा अवरुद्ध भएको थियो बुधबार मध्याहदेखि अवरुद्ध भएको फोन र इन्टरनेट सेवाका कारण धेरैले सास्ती खेप्नु परेको थियो मध्याहदेखि सेवा अवरुद्ध हुँदा नेपाल टेलिकमको एडिएसएल इन्टरनेट प्रयोग गरिरहेका बैंकहरूलाई सबैभन्दा बढी समस्या भएको थियो रकम झिक्न बैंकमा पुगेका नागरिकहरूले रकम झिक्न सकेका थिएनन् तपाईँले फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्ज वा इन्टरनेटमा radio unity dot com dot एनबीबाट युनिटी खबर सुनिरहनु भएको छ भारत जान लागेका एक्काइस किशोरहरूको प्रहरले हिजो बैतडीबाट उद्धार गरेको छ उद्धार गरिएकाहरूमा पाँचजना बैतडीका र सोह्रजना बझाङका रहेका छन् जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार बैतडी ग्वाललेख दुईका बाह्र वर्षीय रमेश धामी चौध वर्षीय दिनेश भट्ट पन्ध्र वर्षीय विनोद धामी तथा शिवलिङ तिनका लक्ष्मण सिंह बोहरा र सोह्र वर्षीय प्रकाश राज अवस्थीको उद्धार गरिएको हो प्रहरी नायब परीक्षक बाल नरसिंह राणाका अनुसार उद्धार गरिनेहरूमा बझाङ बान्नीचौर तीनका पन्ध्र वर्षीय गोविन्द धामी सोह्र वर्षीय राजु धामी सत्र वर्षीय अनिल धामी सत्र वर्षीय जीवन धामी सत्र वर्षकै अङ्ग धामी अठार वर्षीय दिनेश धामी र सत्र वर्षीय राजु धामी रहेका छन् त्यस्तै बझाङ बाज Ну-ка, सत्र वर्षीय जनक बोहरा सत्र वर्षीय धनबहादुर बोहरा अठार वर्षीय दलबहादुर बोहरा अठार वर्षीय रामबहादुर बोहरा सत्र वर्षीय दमन बहादुर बोहरा सत्र वर्षीय हिक्मत बोहरा सत्र वर्षकै बलदेव बोहरा सत्र वर्षीय जनक धामी र अठार वर्षीय नरदीप बोहराको पनि उद्धार गरिएको प्रहरी नायब परीक्षक राणाले बताएका छन् उद्धार गरिएका मध्ये बैतडी ग्वालेका रमेश धामी दिनेश भट्ट र विनोद धामीलाई आफन्तको जिम्मा लगाइसकेको र बाँकी अन्यलाई पनि उनीहरूको घर परिवारमा सम्पर्क गरी जिम्मा लगाउने तयारी भइरहेको उनले बताएका छन् प्रहरले बैतडी सदरमुकाम गोठला पानीमा रहेको बस पार्क र बजार क्षेत्रबाट उनीहरूलाई उद्धार गरेको हो शंका लागेर सोधपूछ गर्दा भागेर भारततर्फ जान लागेको अवस्थामा प्रहरले उनीहरूलाई उद्धार गरिएको जनाएको छ यसअघि पनि प्रहरले असोज तीन गते बैतडीको सीमानाका झुलाघाट भएर भारत जान लागेका अवस्थामा दुई बालक सहित तीनजनाको उद्धार गरेको थियो पछिल्लो समय बैतडीमा विद्यालय छोडेर भारत जानेको संख्या बढ्दै गएको छ भारतबाट बैतडीको सिमानाका झुलाघाट हुँदै नेपाल भित्रिने मानिसको संख्या बढेको छ हिन्दूहरूको चाड दशैं र तिहार नजिकै गर्दा भारतमा काम गरेर फर्कने नेपालीहरूको संख्या बढेको हो भारतमा काम गर्न गएका बैतडी बझाङ दार्चुला तथा डडेलधुराका मानिस झुलाघाटबाट नाका हुँदै फर्कन थालेको सीमा प्रहरीले जनाएको छ गएको सालमा भन्दा यसपालि नेपाली कामदार आउने क्रममा वृद्धि भएको प्रहरीले जनाएको छ भारतमा उत्पादन भई कञ्चनपुरमा बिक्री वितरण भइरहेको चार सय चौबिस कट्टा चामल बिक्री वितरण गर्न नपाउने गरी सिलबन्दी गरिएको छ जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको नेतृत्वमा गएको संयुक्त बजार अनुगमनका क्रममा महेन्द्रनगरको महादेव गोविन्द खाद्य स्टोरमा राखिएको तीन सय पाँच र राज खाद्य भण्डारमा राखिएको एक सय उन्नाइस कट्टा चामल बिक्री वितरण गर्न नपाउने गरी सिलबन्दी गरिएको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका प्रशासकीय अधिकृत उदयराज जोशीले जानकारी दिएका छन् त्यस्तै अनुगमनका क्रममा महेन्द्रनगरकै भागेश्वर खाद्य स्टोरमा मयूर ब्रान्डको आटामा लेबल नभएको नेपाल खाद्य संस्थान कट्टाको मोटो चामल अर्कै कट्टामा पेकिङ गरेको पाइएको छ शिव ट्रेडर्समा भने मूल्य सूची अध्यावधिक नभएको थोकमा खाद्यान्न सामग्री बिक्री वितरण भएको र तोरीको तेलको प्याकेटमा लेबल स्पष्ट नभएको पाइएको संयुक्त बजार अनुगमन इकाइले जनाएको छ नेपाल प्रहरीले मागेको प्रहरी सहायक निरीक्षक पदका लागि आह्वान गरिएको दरखास्तको म्याद थप गरिएको छ प्रहरी प्रधान कार्यालय मानवीय विकास विभाग भर्ना तथा छनौट